विस्तारमा कार्तिक महिना लागेसँगै गलकोटमा बेला धान काट्न तथा अन्न बाली भित्राउन सुरु गरिएको छ गलकोट क्षेत्रको फाँट लगायतका पाखो खेतमा किसानहरू धान काट्न व्यस्त भएका छन् बिहान उठेपछि बेलुकासम्म यति बेला गलकोटका किसानहरू धान काट्न खेतमै व्यस्त हुने गरेका छन् जेठ असार महिनामा रोपेको धान काट्न सुरु गरिएको छ गलकोटमा धानलाई मुख्य बालीको रूपमा लिने गरिएको छ यस वर्ष समयमै वर्षा भएका कारण धान बाली समयमै नै पाकेको स्थानीय कृषक शेरबहादुर खत्रीले बताउनु भयो कुल सात सय द चौवालिस दशमलव पाँच हेक्टर क्षेत्रफलमा धान खेती गरिने गलकुटमा गत वर्षको तुलनामा यस वर्षको धानको उत्पादन पनि राम्रो रहेकाले केही मात्रामा भए पनि वृद्धि हुने अपेक्षा किसानको छ अनुकूल मौसम आकाशे पानी पर्याप्त परेका कारण सिँचाइ पुगेको र रोग किराको आक्रमण कम भएका कारण पनि उत्पादन बढ्ने अगुवा कृषकको भनाइ छ यस वर्ष गलकुटमा सलह भित्रिए पनि बालीमा ठुलो नष्ट नगरेको किसानको बुझाइ छ धान भित्राउने समयमा वर्षात नहुँदा सहज रूपमा भित्राउने वातावरण निर्माण भएको समेत किसान बताउँछन् गलकोट क्षेत्रमा किसानहरूले स्थानीय जातका जौधान धान भट्टे धान ठुलो धान गौरिया धान रेसली धान लगाउने गरेका छन् पछिल्लो समय भने उन्नत जातका राधा सात राधा एघार खुमल चार पोखरेली जस्ता धान रोप्ने गरेका छन् गलगुटको हरिसौर मल्म हटिया मा धान खेती बढी मात्रामा हुने गरेको स्थानीय लालबहादुर भण्डारीले बताउनु भयो त्यस्तै नैठाँटी दुधलाबाटी काँडेबास पाण्डवखानी तारा हिला अलगर लगायतका गलकुटका तल्लो भागमा समेत धान खेती गर्ने गरिन्छ विगतका वर्षहरूमा भन्दा यस वर्ष भने दसैँसँगै किसानले धान काट्न र थन्काउनका लागि सह असोज महिनाबाटै सुरु गरिरहेका थिए नियमित विद्युत आपूर्ति नहुँदा गलकुट नगरपालिका वडा नम्बर दसको पाण्डवखानीमा रहेको नेपाली हात्ती कागज उद्योग बन्द भएको छ केन्द्रीय विद्युतको पहुँच नपुगेको पाण्डवखानीमा स्थानीय लघु जलविद्युतको उत्पादन बिस्तारै गर्दै गएपछि सात महिनादेखि उद्योग बन्द भएको हो पाण्डवखानीको सामुदायिक तथा निजी वनमा पाइने अर्गेली तथा बरुवा जातको रुखबाट उत्पादन हुने लोकता प्रशोधन प्रशस्त पाइने भएपछि स्थानीय चुडबा चुडाबहादुर राणाले चार वर्षदेखि नेपाली हाते कागज उद्योग सञ्चालन गर्दै आउनुभएको थियो लघु जलविद्युतबाट सञ्चालन गर्दै आएको हाते कागज नियमित विद्युत आपूर्तिमा समस्या आएपछि बन्द गर्न बाध्य भएको सञ्चालक राणाले बताउनु भयो उद्योगमा केन्द्रीय विद्युत ल्याउन पहल भइरहेको उहाँको भनाइ छ उद्योगमा पाँचजनाले नियमित रोजगारी पाउँदै आएका छन् पानाफानीमा उत्पादित हाते कागज बागलुङ पोखरा र काठमाडौँमा बिक्री हुँदै आएको थियो स्थानीय विद्युतले नधानेपछि जेनेरेटरको व्यवस्था गरे पनि उत्पादनमा समस्या आएको राणाले बताउनुहुन्छ राणाले झन् उद्योगमा झन्डै पचास लाखभन्दा बढी लगानी गरिसक्नु भएको छ पछिल्लो समय निरन्तर उद्योग चल्दा राम्रै आम्दानी हुन थालेको भए पनि विद्युत उत्पादनमा कमी आउँदा उद्योग बन्द भएको हो उद्योगलाई नियमित आठ किलोवाट विद्युत आवश्यक भए पनि लघु जलविद्युतबाट जम्मा बाह्र किलोवाट मात्रै उत्पादन गरेपछि स्थानीयले उपभोग गर्ने गरेका छन् पुरा क्षमताको विद्युत आपूर्तिमा समस्या हुँदा विद्युतीय उपकरणमा समेत क्षति पुगेको राणाले गुनासो गर्नुभयो उत्पादित कागजलाई चौडाइ तिस तथा लम्बाइ चालिस इन्चको कागजलाई गुणस्तरका आधारमा आठदेखि चौध रुपियाँ चालिस रुपियाँसम्ममा बिक्री हुने गरेको छ राणाले कागजबाट वार्षिक तिस लाखको कारोबार गर्दै आउनुभएको बताउनु भयो त्यस्तै बागलुङको ताराखोलामा समेत हाते कागज उद्योग सञ्चालन हुँदै आएको छ बागलुङमा उत्पादन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 महान पर्व बडा दसैँ मनाउन घर आएका एक युवामा दसैँको दिन कोरोना संक्रमण पुष्टि भएपछि गाउँ नै सिल गरिएको वडा सदस्य खुम भण्डारीले जानकारी दिनुभयो छेरोको परीक्षण केन्द्र को प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा सोमबार भारतबाट आएका साबिक धम्जा गाविस वडा नम्बर आठका युवामा कोरोना संक्रमण पुष्टि भएको हो संक्रमित युवकलाई धौलागिरी अस्पतालको आइसोलेसनमा पठाइएको छ ती युवक एक साता अघि भारतबाट सदरमुकाम बागलुङ बजार आएको बताइएको छ बजार आएर होम क्वारेन्टिनमा बसेर केही दिन अघि मात्रै पिसिआर परीक्षणका लागि स्वाब दिएको बताइएको छ तर स्वाबको पिसिआर रिपोर्ट नआउँदै वडा कार्यालयलाई कुनै जानकारी नदिई आएकाले गाउँ नै सङ्क्रमणको जोखिममा परेको निष्कर्षसहित सिल गरिएको वडा नम्बर नम्बर तिनका वडाध्यक्ष एमबहादुर श्रीले जानकारी दिनुभयो स्वाब दिएपछि कुनै लक्षण नभएकाले उनी गाउँमै गाउँमा परिवारका साथ दसैँ मनाउन तथा साथीभाइ सङ्घीसँग गाउँघरका गाउँघरमा खेलकुद लगायतका कार्यक्रममा पनि सहभागी भएको बताइएको छ कोभिड उन्नाइसको रोकथाम तथा नियन्त्रणको प्रतिकार्य समन्वय समितिको आकस्मिक बैठकले गाउँमा पाँचजनाभन्दा बढी भेटघाट भेरा तथा आवजावत नगर गर्न नपाउने निर्णय गरेको छ अध्यक्ष सुरेशका अनुसार मङ्गलबार साँझ सात बजेदेखि आगामी कार्तिक पन्ध्र गते राति बाह्र बजेसम्मका लागि लागू हुने गरी दुध निर्माण सामग्री खाद्यान्नका अत्यावश्यक बाहेकका सार्वजनिक यातायातहरू मोटरसाइकललाई पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ वडा कार्यालयले यस अवधिमा गाउँवासीलाई घरमै सुरक्षित बस्न आग्रह गरेको छ यहाँ उडामा हालसम्म भारत लगायतका ठाउँबाट आएका सातजनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ बागलुङको बडीगाड गाउँपालिकाकी एक सुत्केरी महिलालाई अत्याव अत्याधिक रक्तचापका कारण समस्या भएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ बडीघाट गाउँपालिका वडा नम्बर आठ रणसिंह किरेनीकी अडतिस वर्षीय पुष्पा शिरिषलाई वृद्धिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात तथा उपचारका लागि पोखराको गण्डकी अस्पताल लगिएको छ घरमै सुत्केरी गराउँदा अत्याधिक रक्तचाप भएपछि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको थियो तर अवस्थामा सुधार नआएपछि पोखरा पठाउनु परेको बडीघाट गाउँपालिका स्वास्थ्य शाखा संयोजक चुडामुडी कडले जानकारी दिनुभयो अहिले बच्चालाई बचाउन नसकेपछि आमाको अवस्थामा सुधार आइरहेको सूचना पाएको कर्णेलले जानकारी दिनुभयो सुत्केरी पुष्पा र श्रीमान इमानसिंह सुरेश दुवैजना पेसाले शिक्षक हुनुहुन्छ दुर्गममा रहेका महिलाको ज्यान बचाउने उद्देश्यले सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा सुरेशको उद्धार गरिएको हो दसैँको दिन भएकाले पनि धेरै चुनौती भए पनि ढोरपाड नगरपालिकाका नगर प्रमुख देवकुमार नेपाली र बुद्धिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको विशेष पहलमा उद्धार गरिएको कर्णेलले जानकारी दिनुभयो बागलुङको पहाडी जिल्ला तथा उपयुक्त स्वास्थ्य सेवा सेवाको अभावका कारण जटिल मातृ स्वास्थ्य सम्बन्धी समस्या भएका महिलालाई हेलिकप्टरद्वारा उद्धार गरी अन्यत्र लैजानुपर्ने बाध्यता रहँदै आएको छ गत चैतमा ढोरपाटन सिकार आरक्षमा टेन्डर पारेर राजस्व बुझाएका सिकारी आएनन् कोरोना संक्रमणले संसारभर लकडाउन भएकाले बोल कबल भइसकेर पनि सिकारी आउन नपाएपछि सिकार नै रद्द भयो हरेक वर्ष ढोरपाटनमा चैत र कार्तिकमा दुईपटक शिकार खोल्छ चालु वर्षको पहिलो सिजनको पनि टेन्डर खुलेको छ तर सिकारी आउने सम्भावना भने छैन नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान अझै खुला नगरेपछि सिकारी आउने सम्भावना नभएको सहायक संरक्षण अधिकृत रमेश यादवले बताउनु भयो चैतमा शिकारका लागि आउन चाहने सिकारीले चालसो बुझाएर पनि रोकिएका थिए चालु वर्षमा भने टेन्डर नै नपर्ने सम्भावना रहेको यादवले बताउनुहुन्छ गत चैतका लागि एघारवटा नाउ र तीन झारलको शिकारको लागि टेन्डर खुलेको थियो उक्त सिजनमा शिकार नभएपछि सोही सङ्ख्यामा पुनः टेन्डर खुलेको हो हरेक वर्ष कार्तिकमा पहिलो तथा चैतमा दोस्रो सिजनमा शिकार खोल्ने गर्थ्यो दुईपटक गरी छब्बिस नाउर र दसवटासम्म झारलको शिकार अनुमति दिने गरिन्थ्यो सिकारले पन्ध्रदेखि एक्काइस दिनसम्म परि आरक्षमा बसेर शिकार गर्न पाउने व्यवस्था छ उनीहरू नौ लाखदेखि बाह्र लाख रुपियाँसम्म बोल कबोल गरेर नाउर मार्न तयार हुन्थे यसरी हरेक वर्ष ढुटपाटनमा दुई करोड बढी राजस्व सङ्कलन हुने गरेको थियो बन्दाबन्दीले राजस्व सङ्कलनमा पनि असर परेको छ अघिल्लो वर्ष दोस्रो शिकारमा एउटै नाउरको तेह्र लाख एकाउन्न हजार र झारलको तेह्र लाख पचास हजार रुपियाँ रासो उठेको थियो गत वर्ष रकम जस्तै रासो सङ्कलन हुन्थ्यो अहिले ठप्पै भयो उहाँले भन्नुभयो आगामी चैतमा पनि मात्रै अवस्वीकार सम्भव होला जस्तो छ आरक्षले आसपासको बस्तीमा मानिसलाई लक्षित गरेर सुनासको सहकारीमा सेनासँगको सहकारीमा क्वारेन्टाइनमा पनि बनाएको छ सिकारी आयरमा सुरक्षित प्रबन्ध मिलाउने आरक्षीले काम गरेको छ अधिकांश सिकारीहरू युरोप र अमेरिकाका हुन्थे उनीहरूले हेलिकप्टर लिएर सिधै ढोरपाटन पुग्ने गरेका थिए गत भदौमा बाढी पहिरोले सडक बगाएपछि ढोरपाटनमा गाडी चढेर घुम्न जानेको पनि क्रम बिस्तारै ठप्प हुँदै गएको छ सिकारका लागि Himalayan safaris global safaris Nepal wildlife adventure Himalayan outfitter track and trails तथा नेपाल वाइल्ड लाइफ सफारिज लगायतले सिकारी ल्याउने काम गरेकोमा यो वर्ष उनीहरूका गतिविधि पनि ठप्प भएका छन् विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरको हामी अन्त्यमा छौँ अन्त्यमा शीर्ष खबर फेरि एकपटक कार्तिक महिना लागेसँगै गलकुटका किसानहरू मुख्य बाले धान भित्राउन व्यस्त विद्युत नियमित रूपमा आपूर्ति नहुँदा नेपाली हाते कागज उद्योगले बन्द हटियामा श्रद्धाञ्जली सभा सम्पन्न मान्न आएका युवामा कोरोना पुष्टि काँठेखोलाको धम्जा पाँच दिनका लागि सिल र बडीगार्डकी सुत्केरीको हेलिकप्टर मार्फत उद्धार नवजात शिशुको मृत्यु ढोरपाटनमा सिकारी आउन नपाएपछि सिकार नै रद्द यिनी विविध खबरसँगै बेलुका सात बजेको गलगुट खबरमा खबर गर्न सकियो तपाईँ यसपछि साढे सात बजे सिआइएनको साझा खबर आठ बजे नेपाल दर्पण र पाउने नौ बजे बिबिसी नेपाली सेवाको सन्ध्याकालीन प्रसारण सेवा साँझ पख सुन्न सक्नुहुन्छ हामी भने स्थानीय गतिविधिको सङ्गालो भोलि बिहान सात बजेको गलगुट खबर लिएर आउनेछौँ खबर कक्षबाट हामी सबैलाई आज्ञा दिनुहोस् ज्ञान सूचना र मनोरञ्जनका लागि रेडियो गलगुट सुन्दै गर्नुहोस् नमस्कार